हाम्रो वेबसाइट नेट खोलेर गीत सङ्गीत डाउनलोड गर्न र भिडियो हेर्न सक्नुहुनेछ नमस्कार म तपाईँकै डियर कल्याण युट्युब मार्फत मलाई सुनिरहनुभएका लाखौँ लाख श्रोताहरूलाई च्यानलमा स्वागत गर्न चाहन्छु यदि नयाँ नयाँ कथा सुन्न चाहनुहुन्छ भने यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला र आजको कथा सुनाउने अनुमति माग्दै म यो कथा सुरु गर्न चाहन्छु जिन्दगीले चल्ने चिजको गोटी जस्तो मान्छे घमण्डले चोर भए पनि चेसको चालले उसका पीडाहरूलाई उसका घमण्डहरूलाई सक्ला चोर पारेर लाउँदो रहेछ कहिलेकाहीँ जिन्दगीमा आउने अनवरत दुःख र सुखका घाम छायाहरूले मान्छेको जिन्दगीलाई यति परसम्म धकेलिदिन्छ कि मान्छेले नसोचेका कुराहरू उसको अगाडि जस्ताको तस्तै देखिन्छ चलचित्रको पर्दामा देखिए जस्तै भावनाहरूमा जिन्दगीका खुसीहरूमा पीडाहरूमा निरन्तर बगिरहने यी जीवनका कथाहरू कहिले दुःखको बाटोबाट हिँड्छन् कहिले सुखको बाटोबाट हिँड्छन् जब मान्छे सुखको बाटोबाट हिँड्छ सारा कुरा बिर्सन थाल्छ र जब मान्छे दुःखको भवसागरभित्र धकेलिँदै जान्छ अनि उसका अगाडि पछाडि देखिने मनका अनगिन्ती छायाहरू यति धेरै छरपष्ट भएर रहन्छन् जसले जिन्दगीको पछिल्लो हिस्सासम्म असर गरिरहेको हुन्छ आज जुग बिते जस्तो लाग्छ डियर कल्याण आज समय धेरै अगाडि धकेलिरहे जस्तो लाग्छ तर पनि सम्झन्छु त्यो बालापन त्यो जिन्दगी त्यो दिदी र बहिनीसँगको आत्मीयता त्यो घर त्यो परिवेश र परिवेशबाट उठेर हिँडेका अपत्यारेला कथाहरूले मनलाई चितोर्दो रहेछ जब जब म तपाईँको कथा सुन्छु जब जब म तपाईँको कार्यक्रम सुन्छु कला मलाई लाग्छ मान्छेका कथाहरू अनगिन्ती हुँदो रहेछन् यो संसार ढुङ्गा माटो पानी आगोले मात्र होइन रहेछ कहिलेकाहीँ सोध्छु यो संसार त मान्छेका कथाहरूले पो बनेको हुँदो रहेछ लेख्न मन लाग्छ कलम अगाडि सर्छु तर लेख्न सक्दैन तर जसो तसो लेखेर पठाएकी छु मैले तपाईँलाई इमेल मार्फत मेरो कथालाई आफ्नो ठानेर मेरो कथालाई न्याय गरेर पढिदिनु हुन म आग्रह गर्दछु त्यही भएर तपाईँलाई लेखिरहेकी छु म मेरो कथा मेरो नाम नन्दिता हो विक्रम सम्म दुई हजार तेत्तिस सालको असोज अठाइस गते मेरो जन्म बाहिर हावामा भएको हो टाढा बजारमा छ मेरो घर म घरकै कान्छी छोरी हुँ म माथि तिनजना दिदीहरू हुनुहुन्थ्यो मेरो बुबा भएर आमा शिक्षक हुनुहुन्छ र आमा पनि शिक्षिका आमाले प्राइमेरी स्कुलमा पढाउनुहुन्थ्यो भने बुबाले हाई हाई स्कुलमा कक्षा दससम्म पढाउनुहुन्थ्यो यसरी हाम्रो पारिवारिक पृष्ठभूमिबाट हाम्रो जीवनको कथा सुरु हुन्छ डियर कल्याण म तपाईँलाई सुनाउँछु आज मेरो कथा लासानामा भएर हवामै पढेकी मलाई राम्रोसँग याद छ गर्मीका दिनहरूमा हिँडेका ती भैरवाका यादहरू अझै पनि हिजो जस्तो लाग्छ समय धेरै अगाडि बढिसक्यो तर पनि यादले तानिरहन्छ मलाई यादले लगिरहन्छ मलाई त्यतैतिर कतै टाढाको दूर बस्तीमा पुगे पनि सम्झनाका अनगिन्ती खजानाहरू फेरि भैरवा बजारमा थुप्रिन पुग्छन् र त्यहीबाट शब्द शब्दमा लेखेकी छु मैले मेरो कथा यसरी मेरो बालपन सँगसँगै म स्कुल जान्थे स्कुलमा पढ्थे शिक्षक शिक्षिका सबैले माया गर्थे आमा पनि शिक्षिका बाबा पनि शिक्षक भएको कारणले होला घरको वातावरण बेग्लै हुन्थ्यो पढ्नुपर्छ पढेपछि मात्र मान्छे सफल हुन्छ भन्ने कुरा हाम्रो परिवारमा सबैको दिमागमा थियो तर वातावरण जे जस्तो भए पनि हामी पढाइमा तल्लीन हुन्थ्यौँ विक्रम सम्म दुई हजार त्रिपन्न सालको कुरा हो डियर कला त्यति बेला हाम्रो बुबाहरू छुट्टिनु भयो अर्थात् आफ्नो घरमा बस्नुभयो र उहाँहरू तिनजना दाजु भाइ मेरो बुबा पनि कान्छो छोरा हुनुहुन्थ्यो हजुर बुवा धेरै वर्ष पहिले बितिसके पनि हजुर आमा हुनुहुन्थ्यो र हजुर बुवा म छ वर्षकी हुँदा बित्नु भएको थियो यसरी विक्रमसम्म दुई हजार त्रिचालिस सालमा हामीहरू छुट्टिएर पुरानै घरमा बस्यौँ ठुलो बुबाहरू नयाँ घर बनाएर सर्नु भयो विक्रमसम्म दुई हजार चौवालिस सालमा मेरी माइली दिदीको विवाह भयो उहाँको विवाह बुटोलमा भएको थियो बुटोल बजारमा बिनाजु बुटोल नगरपालिकामा हाकिम हुनुहुन्छ अहिले पनि ठुलो दिदीको विवाह चालिस सालमा भएको थियो उहाँहरू यतिखेर सपरिवार बेल्जियममा बस्नुहुन्छ म र मभन्दा माथिकी दिदीको उमेर एक वर्ष मात्र फरक थियो दिदी अलि काली र दुब्ली भएकोले होला सबैले मलाई दिदी सम्झन्थे हामी खुब मिल्थ्यौँ त्यही भएर होला धेरै झगडा पनि गर्थ्यौँ कहिलेकाहीँ हप्ता दिनसम्म पनि दिदी र म बोल्दैनथ्यौँ माया हुन्थ्यो स्नेह हुन्थ्यो तर पनि समयको उमेर भएर होला हामी त्यति साह्रो झगडा पनि गर्थ्यौँ र त्यति साह्रो यति धेरै माया पनि गर्थ्यौँ र त्यति साह्रै के कुरै गरेर साध्य हुँदैन थियो असाध्य मिल्थ्यो सायद धेरै मिलेर होला कहिलेकाहीँ झगडा पर्थ्यो हप्ता दिनसम्म नबोलेको याद छ मलाई मेरो दिदीसँग यसरी बालापन सँगसँगैका जिन्दगीका खुट्किलाहरू काट्दै गयौँ हामीले समयले हामीलाई अगाडि बढाउँदै लग्यो टेयर कल्याण विक्रम सम्बन्ध दुई हजार अडचालिस सालमा दिदीले एसएलसी परीक्षा दिनुभयो र विक्रम सम्बन्ध विक्रम सम्बन्ध दुई हजार उना पचास सालमा मैले एसएलसी दिएँ हामी दुवैले घर नजिकैको भएर उहाँको कलेजमा पढ्यौँ कलेज जाने आउने गर्थ्यौँ दिदी र बहिनी उस्तै उस्तै कसैले नचिनेकाहरूले मलाई दिदी भन्थे दिदीलाई बहिनी भन्थे मलाई अचम्म लाग्थ्यो किन दिदी भनेको होला भनेर सायद म अलि ठुली देखिन्थेँ होला दिदी भन्दा त्यसैले त्यस्तो भएको होला जस्तो लाग्थ्यो र यसरी हाम्रो बालापन सँगसँगैका पहिरावाका यादहरूलाई छातीभित्र राखेर हामीले जिन्दगीका थुप्रै समयहरू गुजार्यौँ भैरवा बजारमा ढेरकला आज तपाईँलाई सुनाउन मन लागेको छ मेरो कथा मेरो जिन्दगीका सुखहरू दुःखहरू र जिन्दगीमा भोगिने अनगिन्ती छायाहरू अनगिन्ती घाम छायाहरू र मान्छेका मायाहरूले मान्छेलाई कति फरक पार्छ र जिन्दगीले मान्छेलाई कसरी कहाँबाट कहाँ पुर्याउँछ आज म तपाईँलाई सुनाउँछु म मेरो कथा सुनाउँछु बस मेरो यो कथा कस्तो लाग्यो यदि मन पर्यो भने लाइक होला कृपया प्रतिक्रिया पनि दिनुहोला र नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब गरिदिनुहोला कला उठाएर हेर्ने जिन्दगीका यी हत्केलाहरू भाग्यविहीन यी जिन्दगीका फेरि तिनै झस्केलाहरू रदा हृदय हाँस्दा हाँस्दै मान्नुपर्ने जिन्दगीका अनगिन्ती सपनाहरू र सपनासँगै डोरिएर आउने सपनासँगै बाँटिएर आउने र सपनासँगै गाँसिएर आउने जिन्दगीका अलिकति यथार्थहरू कहाँबाट कहाँ पुग्ने जिन्दगीका घाम छायाहरू लेसकुन जस्तै सुकाएर कहिलेकाहीँ आफ्नो पाल्टो भरि राख्न मन लाग्दो रहेछ अति जे बित्यो त्यो बितेर गयो मान्छेहरू त्यसै भन्छन् ढेर कल्याण तर जब कहिले काहीँ फुर्सदिला दिनहरूमा म अतितिर फर्कन्छु मलाई लाग्छ कतै शीतल चौतारीमा बसेर आफू आइरहेको बाटो हेरे जस्तो लाग्छ पछाडितिरका बाटोहरू जिन्दगीले कहाँबाट कहाँ पुऱ्यायो तर पनि ती आफ्ना रोमानी अतीतहरूले मान्छेलाई कहिलेकाहीँ फेरि पछाडितिर तान्दो रहेछ चुम्बकले फलाम ताने जस्तै म पनि तानिन्छु डियर कल्याण र जब जब म तपाईँको आवाजबाट मेरो कथा सुन्छु रेडियोमा सुन्छु तपाईँको आवाज बसहरूमा बाटोहरूमा पसलहरूमा सायद नेपालका कुनै पनि सहर बाँकी हुँदैनन् होला जति बेला तपाईँ रेडियोबाट बोलिएर रहनु भएको हुन्छ म पनि सुन्छु मनपर्छ मान्छेका कथाहरू त्यसैले त म आफ्नो जीवनको वास्तविक कथा लेखिरहेकी छु यतिखेर र आफ्नो कथा भनिरहेकी छु म यतिखेर मेरा कथाका पात्रहरू मेरा कथामा आउने अनगिन्ती दिनहरू अनगिन्ती समस्याहरू बाट कसरी सुलझिएर अगाडि बढे म आज सुनाउँछु तपाईँलाई कुरा विक्रम सम्बन्ध दुई हजार बाहन्न सालको होटेयर कल्याण घरमा मेरी दिदीको विवाहको कुरा चल्यो दिदीलाई विवाह गर्ने मन थिएन मभन्दा माथिको दिदीको कुरा दिदी त्यति विवाह गर्न मन पराउँदै पराउनु हुँदैन थियो तर परिवार मामा घरतिरको दबाब सबैको दबाब थियो हाम्रो नेपाली परम्परा अनुसार छोरीलाई जति छिटो विवाह गरेर दिए त्यति राम्रो हुने चाहन अनुसार मैले पनि र मेरो दिदीको पनि विवाह हुने निर्णयलाई मैले पनि स्वीकारेकी थिएँ र दिदीलाई बारम्बार सम्झाइरहन्थे विवाह हुने घर कपिल वस्तुमा थियो ढिर्कला केटा बाङ्गलोरमा इलेक्ट्रोनिक इन्जिनियर पास गरेर आएको थियो कुराकानी चल्यो एक दिन आमाले फोटो देखाउनु भयो फोटो देखिएपछि दिदी गाउनमाथि म झिस्काउँथे र कहिलेकाहीँ दिदीले झगडा गर्नुहुन्थ्यो ठुलो भइसकेपछि पनि हाम्रो झगडा बच्चाको जस्तै हुन्थ्यो सानो सानो कुरामा रिसाउने तर फेरि माया पनि त्यत्तिकै कहिले पनि दिदीले बाहिर बजारबाट कुनै खानेकुरा किनेर ल्याउँदा मलाई छुट्याउनुहुन्थ्यो अनि मात्र आफूले खानुहुन्थ्यो त्यो माया त्यो आत्मीयता त्यो स्नेह अहिले पनि सम्झन्छु म लाभाको कुरा चल्दा चल्दै विक्रम सम्म दुई हजार बाहन्न साल कट्यो र त्रिपन्न साल लाग्यो ढेर्कलान त्रिपन्न सालको वैशाखको महिना बाहिरमा प्रचण्ड गर्मीका दिनहरू सुरु भएका थिए एकदम बिहानै कलेजका साथीहरूले भने मन्दिर जाने मलाई राम्रोसँग याद छ त्यो दिन शनिबारको दिन थियो म मन्दिर जानको लागि घरबाट रिक्सा चढेर हिँड्दै थिएँ अचानक बाटोमा मैले त्यही केटालाई देखेँ जो दिदीसँग विवाहको कुरा चलेको थियो मैले फोटोमा देखेको चिनिहालेँ उस्तै उस्तै लाग्यो फेरि सोचे यो संसारमा उस्तै उस्तै मान्छे धेरै हुन्छन् बिर्सिन खोजे र मन्दिरबाट हामीले दर्शन गरेर आउँदा मन्दिरमा फेरि मैले त्यही केटालाई देखेँ ऊ ऊ कसैसँग मन्दिर गइरहेको थियो मैले उसलाई अगाडिबाट हेरेँ पछाडिबाट हेरेँ अचम्म लाग्यो व्यवहार हुने केटा यही नै हुनुपर्छ भन्ने अन्दाज गरे डियर कल्याण वास्तविक कुरा थाहा थिएन तर हेर्दा राम्रो देखिने केटा मलाई ठिकै लाग्यो मैले सोचे मेरो दिदीको जिन्दगी राम्रो हुन्छ होला सायद यो विवाह सफल हुन्छ होला यस्तै यस्तै कुरा सम्झे ढेर्कल्यान् र त्यसपछि मन्दिरबाट फर्कन पाएको छैन मैले हतार हतार आमालाई साहसको भरमा सबै कुरा गरे आमाले मलाई गाली गर्दै भन्नुभयो तँ पनि कस्तो कुरा गर्छिस् केटा हेर्दै हिँड्छिस् कि क्या हो भनेर आमाले गाली गर्नुभयो मलाई नरमाइलो लाग्यो मैले किन त्यति हतार हतार कुरा गरे जस्तो लाग्यो आमाले केही भन्नु भएन तर अर्को दिन मनु फुपूले केटा आएको छ घरमा मनाउने कि बाहिर हेर्ने कुराकानी अगाडि बढाउन भनेर प्रस्ताव राख्नु भयो र त्यति बेला आमाले पलक्क मतिर हेर्नु भयो र मुसुक्क हाँस्नु भयो आमालाई मेरो कुरा सही लागेछ र मैले देखेको केटा र फोटोमा हेरेको केटा एउटै रहेछ ढेर कल्याण र मैले आफूले ठम्बाएको चिज सही भएकोमा खुसी पनि लाग्यो त्यसपछि दौडिँदै म माथि गएँ दिदी कोठामा बसेर रेडियो सुन्दै थिएँ र मैले दिदीलाई भने दिदी तपाईँले तपाईँलाई विवाह गर्ने केटा हेर्न आएको छ दिदीले झर्किँदै अर्को कोठातिर लाग्नुभयो गर्मीका दिनहरू एक नसले पङ्खा घुमिरहेका थिए कोठाको सिलिङमा म बिस्तारमा पल्टेँ त्यति बेला र सिलिङमा घुमिरहेको पङ्खालाई हेरेँ आफ्नो जिन्दगीका भविष्यहरू सोच्न थाले अब दिदीको विवाह हुन्छ त्यसपछि मेरो विवाह हुन्छ होला तर पढाइ नसकेर कसरी विवाह गर्नु आफ्नो मनमा कुरा खेलाउँदै फेरि तल ओर्ले अत्यन्तै गर्मी थियो र हत्तनपत्त भान्सा कोठामा गएर दहीमा आइसका ढिक्काहरू हाल्दै पानी हालेर घोलेर माथि कोठामा ल्याएर खान थाले दिदी टुप्लो काय भयो र फेरि त्यही हिँडेर कुरा भयो कहिले तँ भन्थे म कहिले तपाईँ भन्थे कहिले तिमी भन्थे साथी जस्तै थिए हुनुहुन्थ्यो दिदी कुनै कुरामा भिन्नता थिएन हामी बिचमा लुगा मलाई ठुलो ठुलो लुगा कतैबाट आयो भने म लगाउँथेँ अहिले सानो भयो भने दिदी लगाउँथे हाम्रा सबै कुराहरू मिल्थे भावना मिल्थे मनका कुराहरू साटासाट गर्थ्यौँ हामी कुनै भिन्नता थिएन यसरी केटा भैरवमा हामीलाई हेर्न आएको छ भन्ने कुरा थाहा पाएपछि मोनो फुपू लगातार हाम्रो घरमा आउनुभयो मोनु फुपूको टाढाको नाता पर्ने भएकोले सबै विवाहको तामझाम उहाँले मिलाउनु भएको थियो केटासँगको कुराकानी र त्यसपछि त्यो दिन केटा हामीलाई हेर्नको लागि अर्थात् दिदीलाई हेर्नको लागि मन्दिरमा भेट्ने कुरा तय गरियो वास्तवमा बुबाले घरमा नबोलाउनु टुल्सी हल्ला हुन्छ टल छिमेकका सबै मान्छे गतिला हुँदैनन् फेरि नाना थरीका कुरो कुरा गर्छन् त्यसैले मन्दिरमा हेरे भइहाल्यो नि आखिर बिहा हुने भए यहाँ घरमा बोलाउला बुवाले त्यही भन्नुभयो बुबाको कुरा जायज थियो उपयुक्त थियो त्यसैले सबैले त्यो कुरामा सहमति दिएपछि मनु फुफूले विक्रमसम्म दुई हजार त्रिपन्न सालको वैशाख अठार गते केटालाई मन्दिरमा बोलाउनु भयो केटा केटाकी आफन्त र त्यसपछि म दिदी र आमा हामी मन्दिर पुग्यौँ केटाको नाम नवीन थियो मन्दिरमा पूजा गर्ने बाहनामा उसले दिदीलाई हेऱ्यो र त्यसपछि दिदीसँग केटाले कुरा गर्यो के के कुरामा मलाई थाहा भएन र त्यसपछि हामी पूजा सकेर घर फर्क्यौँ फर्किने बेला बुनु फुपू हामीसँगै हुनुहुन्थ्यो र उहाँले बाटोमा मलाई भन्नुभयो केटा राम्रो छ पढाइमा असाध्यै राम्रो छ उसले आफ्नो लेभलमा असाध्यै राम्रो पढाइ गरेकोले उसको कुनै चिन्ता गर्नु पर्दैन बाटो बाटोभरि केटाको बखान गर्नुभयो केटाको बाबा यस्तो केटाको आमा यस्तो केटाको परिवार यस्तो घर यस्तो सबै कुरा सुन्दै गएपछि हामी सबैलाई राम्रो लाग्यो तर केटी मान्छेको जिन्दगी ढेर लान कहाँ सोचे जस्तो हुन्छ र कहाँ कल्पे जस्तो हुन्छ र दिन बेलुका दिदी र मसँगै एउटै कोठामा सुत्यौँ रातभरि दिदीले सपना बुन्नुभयो हेर बन्दिता यदि मेरो विवाह भयो भने म यसो गर्छु उसो गर्छु दिदीले सपना बुन्नुभयो म टोलाएर दिदीको अनुहार हेरिरहन्थे त्यो दिन त्यत्तिकै बित्यो अर्को दिन घरमा कुनै पनि खबर आएन केटाको तर्फबाट आमाले मनु फुपूलाई बोलाउनु भयो मनु फुपू त्यही दिन आउन सक्नु भएन र तेस्रो दिन आउनुभयो लाकाला र तेस्रो दिन भनौँ फुपू आएपछि आमाले बाहिर बरान्डामा धेरै बेर बसेर कुरा गर्नुभयो चिया खाएर भनु फुपू फर्कनु भयो र त्यसपछि के भयो म सुनाउँछु ढेर्काला आज तपाईँलाई म मेरो कथा सुनाउँछु म मेरो आफ्नो कथा सुनाउँछु बस आफ्नो यो कथा कस्तो लाग्यो यदि मन पर्यो भने लाइक गरिदिनु होला कृपया प्रतिक्रिया पनि दिनुहोला र नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब गरिदिनु होला स्वेटर बुन्ने काँटी जस्तै यी समयका काँटीहरूले जब जब बुन्दै जान्छन् सपनाका स्वेटरहरू त्यति बेला साँच्ची केही चिज बनिरहे जस्तो लाग्छ केही चिज भइरहे जस्तो लाग्छ तर फेरि समयले बिस्तारै बिस्तारै धागोहरू उधार्दै जान्छ रिक्त र शून्य हुन्छ जिन्दगी पनि त्यस्तै हो जस्तो लाग्छ जिन्दगी र स्वेटर बुन्ने काँटी उस्तै उस्तै हुन् जस्तो लाग्छ दबाई बुनिँदै जान्छन् र समयले फटाउँदै लान्छ र अन्त्यमा उध्रदै जान्छन् सबै र शून्य रहन्छ केही पनि रहँदैन आवेगमा भावनामा जिन्दगीलाई बुन्ने सपनाहरूमा कहिलेकाहीँ यति नितान्त फरक हुन्छ कि हामीले हाम्रो जिन्दगीको कुरा गरेर सकि सक्दो रहेनछौँ त्यसैले त आज शब्दमा लेखिरहेको छु डियर कल्याण म तपाईँलाई मेरो कथा शब्द शब्दमा भनिरहेकी छु मैले मेरो कथा यो मेरो नितान्त व्यक्तिगत कथा हो आफ्नो भगायो र त्यसैलाई लेख्दैछु म आज र तपाईँको आवाज मार्फत बाँट्न चाहन्छु म मेरो कथा मेरो आफ्नो कथा यसरी ಕೊನೆಗಾರರ ಫಾರ್ಕನ ಬಳತಿಯತಿ ಬನುಫಪು दिन बीतते ही गए महीनों दिन समय को मेरा परिवार ले तर कतई पनि जवाब नआएपछि अब विवाहले सोच्नु भयो अब अब विवाहको कुरा अगाडि बढ्न सक्दैन र परिवारले निर्णय गरे दिदीको विवाह जसरी भए पनि गर्ने र त्यसपछि मेरो परिवार दिदीको विवाहमा जुट्यो छोरी मान्छेको जुनी परिवारले दिएपछि जहाँ पनि जानुपर्ने कि आफूले खोज्नुपर्ने कि आफूले रोज्नुपर्ने खोज्न रोज्न नसकेपछि अरूले खोजिदिएकोमा जानुपर्ने त्यही परम्परा अन्तर्गत दिदीको विवाहको कुरा अगाडि चढ्न थाले विक्रमसम्म दुई हजार त्रिपन्न सालकै कुरा गर्छु म असारको महिनामा दिदीको व्यवहारकै ठाउँमा भयो दाजु कृषि विभागमा हकिम हुनुहुन्थ्यो र उहाँको घर पनि भैरवा नजिकै थियो बजार नजिकै बुबाले खोज्नु भएको बुबाको विद्यार्थी सायद त्यसैले होला आफ्नो शिक्षकसँग नाता जोड्न मन्जुर भएको भेनाजुले दिदीसँग विवाह गर्नुभयो र यसरी दिदीको विवाह सकियो त्यसपछि म घरमा एक्लै त्यहाँ भए कल्याण आमा मेरो साथी हुनुहुन्थ्यो हजुरको जागिर जता जता हुन्थ्यो त्यति त्यतै त्यतै जानुहुन्थ्यो असत्य मिल्ने मेरी दिदी गएपछि मलाई एक्लो अनुभव हुन थाल्यो कहीँ सोध्थे म पनि कतै विवाह भएर जान पाए हुन्थ्यो त्यस्ता कुराहरू मनमा खेलिरहन्थे मेरो जिन्दगीमा पनि कोही आइदिए हुन्थ्यो कोही भइदिए हुन्थ्यो कोही आफ्नो भए हुन्थ्यो मलाई त्यस्तै लाग्थ्यो डियर कल्याण यसरी दिनहरू बित्दै गए समय अगाडि बढ्दै गयो समयले मलाई हिर्काउँदै लाग्यो समय र आवेगले लखेटिँदै जाने जीवनका कथाहरूमा म पनि अल्झिँदै गएँ कुरा विक्रम सम्म दुई हजार पचपन्न सालको हो त्यति बेला मैले विक्रम लेभल पास पास गरेर अगाडिको पढाइ पढ्ने तर्खरमा थिएँ विधि विराजको सर्व काठमाडौँमा भयो काठमाडौँको टारको कृषि विभाग म भए सर्व त्यहाँ सर्व भएपछि दिदीले एक दिन फोन गरेर भन्नुभयो नन्दिता अब यतै पढ्न आएछ म पनि एक्लो छु भिनाजु दिनभरि अफिस जानुहुन्छ यहीँ बसेर पढे भइहाल्छ नि मैले हुन्छ भने दिदीको त्यति बेला बच्चाहरू कोही पनि थिएन आमालाई यही पढ भन्ने बुबाले पठाउन चाहने आमा बुबाको खुब छलफल चल्थ्यो कहिलेकाहीँ झगडा जस्तै हुन्थ्यो र म भन्थेँ म कहीँ पनि जाँदिनँ भनेर म माथि गएर कोठामा सुत्थेँ तर पछि बुबाको जित भयो कहिलेकाहीँ सोध्छु जित आखिर केटा मान्छेकै हुन्छ केटी मान्छेको जित त कमै हुन्छ जस्तो लाग्छ मेरो बुबाको जित भयो विक्रमसम्म दुई हजार पचपन्न सालमा म काठमाडौँ गएँ कि खुमलटार कृषि विभागको क्वार्टरमा बस्थ्यौँ हामी दिदी भिनाजुमा कहिले म खाना बनाउँथेँ भिनाजुले मैले पकाएको खाना राम्रो छ भन्दा दिदी रिसाउनुहुन्थ्यो मरि मैले हाँस्थेँ साली भनेको साली भनेर भिनाजुले जिस्काउँदा मलाई अप्ठ्यारो लाग्थ्यो सम्झन्छु ती दिनहरू सम्झन्छु ती यादहरू गला कति मिठो हुन्छ न तीतहरू कति आफ्नो जस्तो लाग्छ न तीतहरू यसरी जिन्दगी गुजार्दै गएँ म घरमा धेरै दिनौ जसो फोन हुन्थ्यो सजिलो थियो सम्पर्क गर्न कुनै गाह्रो थिएन टारको हाम्रो डेरा हाम्रो बसाई अत्यन्तै राम्रो थियो अत्यन्तै मिठो थियो र कहिले पनि बिर्सिन नसक्ने यादहरू छन् कुमल टारभरि यसरी दिनहरू बित्दै जान थाले डियर कल्याण म एमकम लेभलको पढाइ पढ्न कुमल टारबाट टियु जान्थे किर्तिपुर जान्थे आउँथे जाने आउने क्रममा समय धेरै गुजारिरहे मैले र समय गुजार्दै जाने क्रममा कला म आज सुनाउँछु तपाईँलाई मेरो कथा एक दिनको कुरा हो मैले अचानक नबिनलाई जङ्गला खेलमा भेटेँ उहाँ बाटो क्रस गर्दै हुनुहुन्थ्यो म बसबाट ओर्लेर दूरसञ्चारमा टेलिफोनको पैसा तिर्न खोज्दै थिएँ अचानक उहाँ देखिनु भयो देख्नसा टक्क अडिनुभयो तर मैले वास्ता गरेन म सरासर दूरसञ्चारको काउन्टरतिर जाँदै थिएँ उहाँ मेरो पछाडि पछाडि आउनुभयो मलाई डर लाग्यो किन यसरी पिछा गएको होला जिन्दगीमा एकचोटि भेटेको मान्छे मैले पनि चिन्थेँ उहाँलाई मैले त उहाँलाई फोटोमा देखेर चिनेको नचिन्ने कुरै थिएन तर उहाँले पनि चिन्नुभयो त्यसपछि म सिधै गएर टेलिफोनको काउन्टरमा पैसा तिर्दै थिए उहाँ मेरा नजिक आउनुभयो र भन्नुभयो किन लाइन बसेको उहाँको पहिलो प्रश्न थियो मलाई देऊ म तिरिदिन्छु त्यसपछि उहाँले सिधै गएर पैसा र बिल लगेर काउन्टरमा गएर तिरिदिनु भयो म छक्क परेर उहाँलाई हेरिरहे ढेर्काला मलाई अचम्म लाग्यो एकपटक देखेको मान्छेको यो आत्मीयता देखेर म छक्क परे मलाई अप्ठ्यारो पनि लाग्यो त्यसपछि उहाँ मसँग आउनुभयो र भन्नुभयो म यही दूरसञ्चारमा काम गर्छु यहीँको इन्जिनियर भएको तिन वर्ष भयो त्यसपछि हामी बाहिर निस्क्यौँ उहाँले भन्नुभयो मेरो काम त छ तर चिया खाएर जाउँ उहाँको आग्रहलाई मैले इन्कार गर्न सकिनँ डियर कल्याण र त्यसपछि हामी जाउँदाखेरि नजिकैको क्याफेमा बस्यौँ चिया खान थाल्यौँ उहाँले मेरो बारेमा सबै कुरा सोध्नुभयो मैले जे हो त्यही भने र भिराजु कृषि विभागमा काम गर्नुहुन्छ दिदी र भिराजु यही बस्नुहुन्छ मैले त्यही भने र चिया खाएर छुट्टिने बेला उहाँले भन्नुभयो के गर्ने परिवारको निर्णयलाई मान्नुपर्छ नन्दिता मेरो बुबा आमाको निर्णयलाई मैले मानेको बुबा आमाको पैसामा मैले बेङ्गलोरमा पढेँ म आज इन्जिनियर भए उहाँहरूको मेहनतमा त्यो विवाहलाई मैले स्वीकार्न खोज्दा खोज्दै पनि अस्वीकार भए मलाई आफै नरमाइलो लागेको छ तिमीहरूको परिवारसँग नाता गाँच्ने मेरो रहर थियो मेरो अहिलेसम्म विवाह भएको छैन म अझै पढ्न चाहन्छु र बाहिर जाने तयारीमा छु नवीनले यस्तो भनेपछि म छक्क परे उहाँको बोलीमा नम्रता थियो ढेर्गलान उहाँको बोलीमा मिठास थियो र आत्मीयता थियो र त्यसपछि फर्कने बेला उहाँले दूरसञ्चारको आफ्नो कार्ड दिनुभयो मैले बोके र घरमा ल्याएँ घरमा ल्याएपछि मैले दिदीलाई देखाउने आँट गर्न सकिनँ डर लाग्यो त्यसरी विवाहको कुरा अस्वीकार भएको केटाको कार्ड बोकेर घरमा ल्याउनु उपयुक्त पनि लागेन जे जस्तो भए पनि नेपाली समाज परम्परावादी समाज थियो डेर्घल्यान मैले केही भन्नै सकिनँ तर लुकाएर राखेँ काहीँ प्रेसिडेन्ट घर हेर्थेँ म बाहिरबाट कहिलेकाहीँ नवीनलाई फोन गर्थेँ मैले के छ हाल खबर भनेर उहाँले भन्नुहुन्थ्यो आउनु यहाँ र म दुई पटक उहाँलाई भेट्न पनि गएकी थिएँ ढेर्कला म सुनाउँछु आज तपाईँलाई मेरो कथा मेरो जीवनको आफ्नो कथा सुनाउँछु ढेर्कला म तपाईँलाई बस आफ्नो कथा उठाउने चेष्टा नगर्नुहोला किनकि कार्यक्रम मेरो कथा वास्तविक घटनाको कार्यक्रम हो यो कुरा जानकारी गराउन चाहन्छु कहाँ हुनुहुन्छ कस्तो हुनुहुन्छ के गरिरहनु भएको छ जहाँ रहे पनि जस्तो रहे पनि खुसी रहनुहोस् दुःखलाई आफ्नो साथी बनाउनुहोस् दुःख सबैसँग हुन्छ यो संसारमा कोही मान्छे सुखी छैन कुनै न कुनै दुःख हरेक मान्छेलाई परिरहेको हुन्छ र हरेक मान्छेले ठानिरहेको हुन्छ मेरो दुःख सबभन्दा ठुलो छ मैले सबभन्दा ठुलो दुःखमा छु हरेक मान्छेले त्यही सोचिरहेको हुन्छ किनकि हरेक मान्छेको दुःख फरक फरक हुन्छ त्यसैले त्यही दुःखलाई साथी बनाउनुहोस् र दुःखलाई आफ्नो बनाउने कोसिस गर्नुहोस् मेहनत गर्नुहोस् यदि काममा हुनुहुन्छ भने काममा व्यस्त हुनुहोस् मलाई सुन्नु जरुरी छैन सबभन्दा ठुलो कुरा काम हो र काममा सानो काम गर्दैछु म सानो मान्छे हो कहिले पनि नसोच्नुहोला काम कहिले पनि सानो हुँदैन तपाईँले आफ्नो विचारलाई ठुलो बनाउनुहोस् विचार सानो हुन्छ विचारलाई फराकिलो बनाउनुहोस् मनलाई फराकिलो बनाउनुहोस् तर कामलाई कहिले पनि सानो नठानुहोस् काममा व्यस्त हुनुहुन्छ भने काम गर्नुहोस् तर यदि फुर्सदमा हुनुहुन्छ भने मलाई सुन्नु सुन्नु सुन्नुहोस् म तपाईँलाई मान्छेका कथाहरू सुनाउँछु वास्तविक कथाहरू सुनाउँछु हरेक कथा प्रेरणादायी हुन्छ हरेक कथाले तपाईँलाई कुनै न कुनै शिक्षा दिइरहेको हुन्छ त्यसैले म तपाईँलाई आज पनि नन्दिताजीले पठाउनु भएको उहाँको वास्तविक जीवन कथा सुनाइरहेको छु नेपालमा हुनुहुन्छ भने लोड सेडिङको कारण या अन्य कुनै कारणले यदि तपाईँले भर्खर रेडियो ट्युन गर्नुभएको छ भने मैले नन्दिता जीवनको वास्तविक घटनाको अघिल्लो अंश एकपटक तपाईँको लागि रिक्याप गर्न चाहन्छु नन्दिताजीको जन्म विक्रम सम्म दुई हजार तेत्तिस सालको असोज अठाइस गते बाहिर हावामा भएको हो उहाँ घरका घरको कान्छी छोरी उहाँमाथि तिनजना दिदीहरू हुनुहुन्थ्यो र उहाँको बुवा भैरव आमा शिक्षक हुनुहुन्छ र आमा पनि शिक्षिका विक्रम सम्बन्ध दुई हजार त्रिपन्न सालमा उहाँहरूको परिवार अर्थात् बुवाहरू छिन्नभिन्न भएपछि अर्थात् छुट्टिएपछि उहाँहरू छुट्टै बस्नुभयो र विक्रम सम्बन्ध दुई हजार चौवालिस सालमा उहाँको माइलो दिदीको विवाह भयो त्योभन्दा अगाडि उहाँको ठुलो दिदीको विवाह भइसकेको थियो बुटोलमा भयो माइला दिदीको विवाह र उहाँको बिराजु अहिले पनि बुटोल नगरपालिकामा हुनुहुन्छ अफिसर लेभलमा र उहाँको अर्को दिदी बेल्जियममा बस्नुहुन्छ र उहाँभन्दा माथिको दिदीको उमेर एक वर्षको फरक थियो दुवै खुब मिल्नुहुन्थ्यो र झगडा पनि गर्नुहुन्थ्यो विक्रम सम्बत दुई हजार अडचालिस सालमा दिदीले एसएलसी दिनुभयो र उना पचास सालमा उहाँले एसएलसी दिनुभयो एसएलसी पछि दुवैजनाले एउटै कलेजमा पढ्न थाल्नुभयो र विक्रमसम्म दुई हजार बाहन्न सालमा उहाँको दिदीको विवाहको कुरा चल्यो केटाको नाम नवीन कपिल वस्तु घर थियो र बेङ्गलोरबाट इलेक्ट्रोनिक इन्जिनियर सकेर आउनुभएको नवीनले बाहिर आएर नन्दिताको दिदीलाई मन्दिरमा हेर्नुभयो तपाईँको कुरा अगाडि बढ्यो तर त्यो विवाहको निर्णयमा पुग्न नसकेपछि विवाह सम्भव हुन सकेन र त्यसपछि आएर विक्रम सम्म दुई हजार त्रिपन्न सालको असारमा दिदीको विवाह अर्कै ठाउँमा भयो त्यही भएर नजिकै भयो र नन्दिताको बिनाजु अर्थात् आफ्नो दिदीको श्रीमान कृषि विभागमा काम गर्नुहुन्थ्यो र पछि उहाँ काठमाडौँको खुमलटार स्थित कृषि विभागमा उहाँको सरुवा भयो र त्यही बस्न थाल्नुभयो र विक्रमसम्म दुई हजार पचपन्न सालमा नन्दिताले बिकम लेभलको पढाइ सकेर एमकम लेभल पढ्न थाल्दा थाल्दै दिदीले काठमाडौँ बोलाउनु भयो र नन्दिता काठमाडौँ आउनुभयो र टियुमा पढ्न थाल्नुभयो र टियु र कमलधार जाने आउने क्रममा एक दिन नन्दिता टेलिफोनको बिल तिर्न कालको लागि जाउलाखेल स्थित दूरसञ्चारमा पुग्दा त्यहाँ नवीनसँग भेट भयो एकपटक मात्र भेटघाट भएको नवीनजीले नन्दितालाई चिन्नुभयो र नन्दिताको भाइ पछ्याउँदै जानुभयो र उहाँको काउन्टरमा पुगेर उहाँको बिल समेत भयो त्यो दिन कुराकानी भयो दुवैजनाको र त्यसपछि उहाँहरू छुट्टिनु भयो र छुट्टिने बेला नवीनजीले आफ्नो भिजिटिङ कार्ड दिनुभयो र त्यसपछि नन्दिता र उहाँको बिचमा दुई तिन पटक भेट भयो तर त्यो भेट भएको कुरा उहाँले दिदीलाई भन्न सक्नु भएन किनकि विवाहको कुरा त्यसरी टढेको थियो यो थियो नन्दिताको यहाँसम्मको कथा एउटा संयोग थियो जिन्दगीको या के थियो यहाँसम्म आइपुगेको कथा कसरी अगाडि बढ्छ उहाँहरू कसरी अगाडि बढ्नुहुन्छ अहिले नवीनजी के गरिरहनु भएको छ र के गर्दै हुनुहुन्छ सुनौ यो जीवनको एउटा वास्तविक घटनाको कथा म तपाईँलाई अब सुनाउँछु यो गीत यो कथा कस्तो लाग्यो यदि मन पर्यो भने लाइक गरिदिनु होला कृपया प्रतिक्रिया पनि दिनुहोला र नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब गरिदिनुहोला समयले बढाएर लाने यादहरू कुचोले जस्तै सिने पारेर सफा हुँदा रहेनछन् हावाले उडाएर लानेका सिङ्गरहरू कहिलेकाहीँ मनको अन्तर कुनामा थुप्रिएपछि समयको हावाले उडाएर लान सक्दो भएनछ यादहरूमा सम्झनाहरूमा भावनाहरूमा झझलकोहरूमा आइरहने अनवरत पुराना कथाहरू कति प्रिय हुन्छन् आज सुनाउन चाहन्छु डेयर कल्याण तपाईँलाई बाँट्न चाहन्छु मनका भावनाहरू सुनाउन चाहन्छु तपाईँलाई जिन्दगीका कथाहरू संसारभर रहेका नेपालीहरूका वास्तविक कथा पढ्ने तपाईँलाई आज म पनि मेरो कथा बाँट्न चाहन्छु कथाहरू फरक फरक हुन्छन् होला कथाहरू पृथक पृथक हुन्छन् होला तर मनको गहिराईमा बस्ने कथाहरू हरेकका लागि महत्त्वपूर्ण हुन्छन् मेरो जिन्दगीको यो मेरो वास्तविक कथा मेरो लागि महत्त्वपूर्ण छ मेरो जिन्दगीको जे जीविसा हो मेरो जिन्दगीको अवशेष हो मृत्युसम्म धकेलेर लाने यी कथाका यादहरू मेरो छातीबाट अब मेटिन सक्दैन त्यसैले ढेर कल्याण अझ तपाईँलाई लेखिरहेकी छु मेरो मेरो कथा दुःखका कथा सुखका कथा पीडाका कथा उमङ्गका कथा सब चिज भएर पनि रित्तो भएको कथाहरू रित्तो भएर पनि भरिपूर्ण भएका कथाहरू आज म सुनाउँछु तपाईँलाई यसरी मेरो पढाइ अगाडि बढ्दै थियो र बिच बिचमा नवीनसँग भिड भइरहन्थ्यो मैले कहिलेकाहीँ फोन गर्थेँ किन फोन गर्थेँ मलाई थाहा छैन मैले किन फोन गरेँ मैले किन उहाँलाई हाल खबर सोधेँ थाहा छैन त्यहीबाट आत्मीयताको डोरी गाँसिँदै गयो आत्मीय बन्दै गए जस्तो अनुभव हुन थाल्यो विक्रमसम्म दुई हजार छप्पन्न सालको कुरा हो नयाँ वर्ष सकिएको एक महिना दिन पनि बितेको थिएन हाम्रो सम्बन्धको यात्रा अलिकति बाक्लो भए जस्तो अनुभव गरेँ मैले तर मैले कहिल्यै पनि भनेको थिएन एक दिनको कुरा हो दिदी बाहिर जानुपर्ने भएकोले दिदीले मेरो ब्याग बोकेर लाने विचार गर्नुभएछ र हतार हतार मेरो ब्यागबाट खोलेर हेर्दा नवीनको भिजिटिङ कार्ड भुइँमा खसेछ दिदीले उठाएर हेर्नुभएछ त्यो दिन त्यत्तिकै बित्यो अर्को दिन साँझ दिदीले मलाई सोध्नुभयो यो कार्ड तैँले कहाँबाट ल्याएको भनेर पहिले त मजासँग भए तर पछि मैले भने आफूलाई नाटक गर्दै भने म दूरसञ्चारमा गएको थिएँ सबै कुरा भनेपछि दिलजना रमाएर मान्नुभयो अँध्यारो अनुहार लाउनु भयो अनि तैँले यो कार्ड किन बोकेर ल्याए कि फल्दे भनेर दिदीहरूको कोठामा जानुभयो मैले कार्ड च्यातेर फ्याँकिदिएँ तर च्यातेर फ्याँकिए पनि त्यो कार्ड मनभित्र गडिसकेको जस्तो लाग्यो मनको कार्ड फ्याँक्न सकेन ढेर्का कल्याण किन सकेन म आफैलाई थाहा छैन र त्यसपछि निरन्तर उसको झझल्कोले मलाई पछ्याइरहन्थ्यो कमलदारको बेलुकी पखका दिनहरूमा जब पश्चिमी हावा चल्थ्यो कतैबाट र दक्षिण हरियाली फाँटहरू कमलटारको हेर्दै मैले मेरो जिन्दगी सम्झन्थे भैरवाको पवन मिष्टानमा बसेर खाएका मिठा मिठा चिया र मिठाहरू सँगसँगै आएको काठमाडौँसँगको यात्रा नवीनसँगको भेटघाट र त्यही सालको भ्यालेन्टाइन डेको अगाडि नवीनले मलाई भेट्ने आग्रह गर्नुभयो भेटौँ कि नभेटौ दोधार भइरह्यो डियर कल्याण मन त पर्थ्यो उसलाई मन नपर्ने कुरा थिएन तर दिदीसँगको विवाह टोक्रिएपछि मलाई भेट्ने इच्छा थिएन परिवारले के भन्ला मन चाहन्थ्यो ऊबाट टाढा बस्यो तर सक्दैन थियो डियर कल्याण त्यो दिन हामी जाउला खेलमा भेट्यौँ र त्यो दिन नवीनले मलाई भन्नुभयो म चाहन्थे नन्दिता तिम्रो परिवारसँग नाता गाँसियोस् म चाहन्थे तिम्रो परिवारसँग आत्मीयता होस् तर मेरो बुबा आमाले धेरै पैसा खर्च गरेर मलाई इन्जिनियर पढाउनु भएको उहाँहरूको इच्छा रहेन तिम्रो दिदीसँग विवाह गर्ने मेरो मनमा कुनै पाप थिएन मेरो मनमा कुनै नराम्रो कुरा थिएन त्यति नै उहाँले भन्नुभयो र बिस्तारै बिस्तारै उहाँले भन्दै जानुभयो म अझै नाता गाँस्न चाहन्छु तिम्रो परिवारसँग तिमीसँग नाता काँच्न चाहन्छु त्यो दिन उहाँले सिधै यसरी प्रस्ताव राख्नु म लाजले राहती भए उहाँको कुरा सुने ठिकै लाग्यो जे लेखेको छ भाग्यमा त्यही हुन्छ सायद मेरो भाग्यमा के लेखेको छ मलाई थाहा छैन मन मुनै मैले यही कुरा सोधेँ र त्यो दिन फर्के मलाई खाना खान मन लागेन बेलुका कोठामा पुगेँ र दिदीले भन्नुभयो तैँले किन खाना नखाए उहाँले भने टाउको दुखेको छ आज खाना खानै मन लागेको छैन हेर्नु न दिदीले नरमाइलो भन्नुभयो र त्यो दिन मैले र त्यो दिन म त्यत्तिकै बसेँ अर्को दिनदेखि बिस्तारै बिस्तारै मेरो मनमा नवीन छाउँदै गयो उसले आजसम्म विवाह नगर्नु र मलाई यसरी जिन्दगीमा मनपर्छ भन्नु सायद मेरो भाग्यमा लेखिएर आएको केटा हो कि जस्तो लाग्यो कता कता माया लाग्यो फेरि सोचे यो मायाले केही चल्दैन जिन्दगी त यथार्थमा चल्छ त्यसैले मैले यथार्थमा विश्वास गर्नुपर्छ र बिस्तारै बिस्तारै यो कुरा दिदीले थाहा पाउनु भयो र बिस्तारै बिस्तारै यो कुरा मेरो घरमा पुग्यो ढेर र एक दिन ठुलो दिदीले फोन गर्नुभयो बेल्जियमबाट र ठुलो दिदीले केही भन्नु भएन माइलो दिदीले बुटौलबाट फोन गरेर गाली गर्नुभयो मभन्दा माथिको दिदीलाई त गाली गर्ने नै भयो त्यसपछि विक्रमसम्म दुई हजार सन्ताउन्न सालको दसैँमा म बाहिर जाँदा आमाले मलाई सोध्नुभयो मैले जे हो त्यही कुरा भने आमा उहाँले मलाई पछ्याउनु भयो यसरी यसरी पहिलो पटक भेट भएको उहाँले बिस्तारै बिस्तारै मलाई यस्तो कुरा गर्नुभयो अहिलेसम्म विवाहित छैन उहाँ मैले केही भन्नै सकेको छैन न उहाँलाई निर्णय दिन सकेको छु न आफ्नो जिन्दगी सोच्न सकेकी छु त्यसको चौथो दिन बनु फुपमा हाम्रो घरमा आउनुभयो र आमाले घुमाउरो पाराले केटाले विवाह गरेको छ कि छैन भनेर सोध्नुभयो फुपूले छैन भनेर भन्नुभयो किन नगरेको होला भनेर प्रश्न गर्दा केटाले विवाह गर्दैन म पढ्छु भनेकोले परिवारले केही गर्न सकेन फेरि छोरी थिए छोरीको विवाह भर्खरै भयो अब विवाह गर्ने तर्खरमा छन् परिवार भन्ने कुरा आमाले थाहा पाउनुभयो ढेर्का त्यसपछि म केही बोलेन तिहार आयो तिहार सकिएपछि म फेरि काठमाडौँ फर्केँ काठमाडौँको जाडोले गाँच्दै लगेका जिन्दगीमा बाक्ला लुगा लगाएर म टिहुतिर जान्थेँ र जाडोका पारिला घामहरूमा टिहुको चौरमा घाम ताप्दै मैले नवीनलाई सम्झन्थेँ सम्झिरहन्थेँ कहिलेकाहीँ नवीन टुप्लुक्कै किर्तिपुर आइपुग्नुहुन्थ्यो किर्तिपुरको चौरमा बसेर हामीले धेरै समय गुजार्यौँ उहाँ मलाई असाध्यै मन पराउनुहुन्थ्यो पहिलो भेटमै मन पराएको रे उहाँ यस्तै कुरा गर्नुहुन्थ्यो यो जिन्दगी हो जिन्दगीमा आफूले चाहेको चिज पाउनु पर्ने मान्छेहरू भाग्यमानी हुन्छन् त्यसैले म मेरो भाग्य खोज्दै तिमी समक्ष आएको तिम्रो परिवार मसँग रिसाएको होला नन्दिता तर त्यसो होइन जे भयो त्यसलाई छोड तर नयाँ जिन्दगी सुरु गर्ने अधिकार तिमीसँग पनि छ मसँग पनि छ म तिमीलाई चाहन्छु उहाँ यस्तै भन्नुहुन्थ्यो बिस्तारै बिस्तारै समयले हामीलाई हिर्काउँदै लग्यो बिस्तारै बिस्तारै हामीलाई नजिक बनाउँदै लाग्यो डियर डिर्गल्यान र समयलाई आवेगले लखेटिँदै जाने यो जिन्दगीको कथा म लेख्दैछु डिर्गल्यान तपाईँलाई म मेरो कथा आज सुनाउन चाहन्छु जीवन र आवेगले लखेट्दै जाने जिन्दगीमा समयले मान्छेको मनभित्र यसरी प्रतिबिम्बहरू बनाउँदो रहेछ समयले मान्छे भित्र यति छिटो कसैको चित्र कोर्दो रहेछ जसलाई इरेजरले जति मेटे पनि जाँदिजो रहेछ समय सिसा कलम जस्तो हुँदो रहेनछ डियर कल्याण समय पेन्सिल जस्तो हुँदो रहेनछ कि त्यही समयको इरेजरले मेटियोस् लेखिएका कुराहरू अतीतका कुराहरू त कहिले नमेटिने कलमले लेख्दो रहेछ हृदयभित्र जति इरेजरले मेट्यो त्यति बाक्ल्याएर आउने यादलाई म कसरी लेखु ढेर तर पनि लेख्न चाहन्छु तपाईँलाई मेरो कथा बस मेरो आफ्नो कथा यो कथा कस्तो लाग्यो यदि मन पर्यो भने लाइक गरिदिनु होला कृपया प्रतिक्रिया पनि दिनुहोला र नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब गरिदिनु होला भनिन्छ जिन्दगी एउटा यात्रा हो एउटा ट्रेनको यात्रा यात्रामा कोही भेटिन्छन् कोही छुटिन्छन् भेटिने र छुटिनेका अनगिन्ती सम्झनाहरू रहँदैन तर कुनै कुनै सम्झनाहरू यति गाडा हुन्छन् कि सारा जिन्दगीको यात्राभरि त्यही सम्झना मनभित्र बसिरहन्छ बसिरहँदो रहेछ र जसलाई मनबाट निकाल्न साध्यै गाह्रो हुँदो रहेछ डियर कल्याण मेरो मनभित्रका तस्विरहरू पनि आज म शब्दमा लेखेर तपाईँलाई पठाउने चेष्टा गर्दैछु थाहा छैन मेरो कथा पढिन्छ या च्यातिएर डस्टबिनभित्र जान्छ मलाई थाहा छैन तर म लेख्छु मेरो धर्म लेख्नु हो डियर कल्याण साँचो कथा लेख्नु हो त्यसैले लेखिरहेकी छु र प्रमाणहरू पनि पठाएकी छु च्यातेर नफ्याँकिदिन आग्रह गर्दछु यसरी काठमाडौँ फर्किएपछि मेरो परिवार मेरो सहमतिमा थियो तर मेरो दिदीको मन दुखाउन चाहँदैन थिए त्यसैले मैले एक दिन बेल्जियमबाट दिदीले फोन गरेपछि भने दिदीले हुन्छ भनेपछि मात्र म विवाह गर्छु नत्र गर्दिनँ मैले यही भनेकी थिएँ ढेर्काल्याङ सबैले मदेखि माथिको दिदीलाई सम्झाउन थालेछन् किन यस्तो भयो जिन्दगीको बाटो मलाई थाहा छैन दिन दिदीले मलाई भन्नुभयो कोही नपाएर तैँले त्यही केटा खोज्दै हिँडिस् होइन तँलाई मेरो माया लागेन मलाई एकपटक पनि सम्झिनस् तैँले दिदीले त्यही भनेको अझै पनि याद आउँछ त्यति बेला मैले आँखाभरि आँसु आएछन् तिनले लामो सुस्केर हालेर तलतिर भयो र कोमलटार हाम्रो क्वार्टर अगाडिको हरि यो चरमा गएर दिदी भयो त्यति बेलासम्म दिदी भिनाजुको बच्चाहरू सन्तान भएको थिएन दिदीलाई अर्को समस्या पनि थियो पेटमा डुबिरहनुहुन्थ्यो हाम्रो धेरै कुराहरू हुन्थ्यो तर त्यो विषयमा दिदीको मन दुखेको थियो ढेर्कल्याण तर बिस्तारै बिस्तारै मान्छेको मन नहो बग्लदै जान्छ कसैको खुसीको लागि कसैले समर्पण गर्न सक्छ त्यही हो माया सायद दिदीको मनभित्र त्यही कुरा पलाउँदै गयो होला दिदीले बिस्तारै बिस्तारै मेरो कुरामा सहमति जनाउँदै जानुभयो र एक दिन नवीनलाई मैले कमल टारमा बोलाउने कुरा गरेँ उहाँले आउँदिन अप्ठ्यारो लाग्छ मलाई भन्नुभयो तर मैले बिस्तारै बिस्तारै मेरो बिनाजुसँग परिचय गराइदिएँ एक दिन दूरसञ्चारमै दबाईको सहमति मिल्यो कुरा मिल्यो र त्यसपछि उहाँ कमल आउनुभयो पहिलो भेट अप्ठ्यारो थियो नरमाइलो थियो तर भेटघाट भयो त्यसपछि सबै कुरा सहज हुँदै जान थालेपछि मेरो परिवारको तर्फबाट विवाहको कुरा चल्यो विक्रम सम्बन्ध दुई हजार अन्ठाउन्न सालको माघ चौध गतेको दिन विवाहको लागि धुमधाम काँडाहरू छापियो आफन्तहरू आए घरमा भैरहमा विवाह भैरहबाटै गर्ने कुरा भए मलाई राम्रोसँग याद छ ढेर्का ल्याउनु त्यति बेलाका दिनहरू भैरवामा थाहा पाएका मान्छेहरूले अनेक किसिमका कुराहरू गर्न थाले त्यो नन्दिता नै उस्तै दिदीलाई छोडेको केटासँग आफै विवाह गर्न तम्सी मान्छेहरू अनेक कुराहरू भन्थे अनेक कुराहरू सुनाउँथे नेपाली समाज ढेर कल्याण कसको मुख टाल्नु कसको कुरा गर्नु कसैले भन्थे केटीलाई उसैले पछ्याएकी र मोहनी लगाएकी नाना थरीका कुराहरू चल्थे ढेर कल्याण तर मेरो परिवारले चुपचाप चुपचाप सबै कुरा सह्यो र विक्रम सम्बत दुई हजार अन्ठाउन्न साल माघ चौध गति मेरो र नवीनको विवाह भयो र त्यसपछि विवाह पश्चात म उसको घरमा गएँ र त्यसपछि हामी काठमाडौँ आयौँ र काठमाडौँको जाउला खेल्न जिकै बस्न थाल्यौँ म पढ्थेँ र मेरो पढाइ सकिएपछि मैले जब गरेँ एउटा फाइनेन्समा डिएरका ल्याङ उहाँ दूर संसारमा पढ्नुहुन्थ्यो काम गर्नुहुन्थ्यो र उहाँ पढाइ अगाडि बढाउन चाहनुहुन्थ्यो र त्यसपछि उहाँ पढाइको सिलसिलामा फेरि बाहिर जानुभयो तिन वर्षको लागि म एक्लै काठमाडौँमा बसेँ कहिले घर कहिले माइती कहिले कहाँ र उहाँ भयो यतिखेर हामी दुवै सँगै छौँ एउटा छोरी छ हामीसँग र हाम्रो जिन्दगी यसरी चलिरहेको छ डियर कल्याण आज हामी खुसी छौँ यो जिन्दगीको खुसियालीमा आउने यादहरूमा मेरो जीवनले डोर्याउँदै लगेका बाटोहरू आज सम्झन्छु निधिसँगको त्यो नमिठो सम्बन्धले मसँग कसरी आत्मीयताको नाता गाँस्यो मलाई थाहा छैन सायद विवाह भन्ने कुरा जन्मिनु पूर्व लेखेर आउँछ भन्थे साँच्चै रहेछ हामीले माया गर्नुपर्छ एकअर्कामा स्नेह साट्नुपर्छ तर विश्वासको दायराको गहिराईमा पुग्नु हुँदैन कहिलेकाहीँ चाहेको कुरा पनि हुँदैन जिन्दगीमा त्यति बेला साह्रै मन दुख्ने गर्दछ त्यसैले यो कार्यक्रम सुनिरहनुभएका सबैलाई म यही भन्न चाहन्छु र यही सुनाउन चाहन्छु यो जिन्दगी यात्रा हो हरेक कुरालाई सहज रूपमा लिनुपर्छ मायालाई घृणालाई प्रेमलाई स्नेहलाई हामी जुन चिजलाई गहिरो रूपमा लिन्छौँ बढी त्यसैमा दुःख हुन्छ जिन्दगीमा कुनै चिज पाउन सकिन्छ कुनै चिज गुमाउनु पर्छ मेरो दिदीले गुमाएको माया मैले पाएँ दिदीले गुमाउनु भयो तर मैले पाएँ सायद संसारमा कसैले माया गुमाइरहेका छन् होला यतिखेर तर गुमाए भन्दैमा आफ्नो लक्ष्य आफ्नो जिन्दगी र आफ्नो बाटोलाई बिर्सनु हुँदैन ठुलो कुरा त आफ्नो लक्ष्य लक्ष्यमा पुग्नुपर्छ माया त जिन्दगी साट्नको लागि जिन्दगी बाँट्नको लागि जिन्दगी कटाउनको लागि यात्रामा चाहिने एउटा मिठास र जिन्दगीलाई सहज बनाउने एउटा खुसी मात्र हो ठुलो कुरा लक्ष्य हो त्यसैले लक्ष्यलाई माया गर्नुपर्छ सब चिज ठिक हुँदै जान्छ मेरो कथा मार्फत म यही भन्न चाहन्छु तर आज म खुसी छु तर मेरी दिदीको मनभित्र गढेको दुःखलाई मैले निकाल्न सकेकी छैन सायद दिदीले पनि केही भन्न सक्नु भएको छैन होला तर जे जस्तो भए पनि हाम्रो परिवार र म यतिखेर खुसी छु बस धेरै खुसी यो कथा सुनिदिनु भएकोमा यहाँहरूलाई धन्यवाद यो कथा कस्तो लाग्यो यदि मन पर्यो भने लाइक गरिदिनु होला कृपया प्रतिक्रिया पनि दिनुहोला र नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब होला फेरि पनि आग्रह गर्दछु नयाँ नयाँ कथा सुन्नको लागि यो च्यानल सब्सक्राइब गर्न नबिर्सनुहोला धन्यवाद